सपना हजार दिनु पर्दैन मलाई सुनको बजार दिनु पर्दैन मलाई सारा संसार दिनु पर्दैन मलाई जुनको जुहार दिनु पर्दैन मलाई मलाई दिनु पर्दैन मलाई अरू आधा दिनु

तिम्रा केही छैन सुन्दर केही छ मेरो निष्कर्षमा सपना हजार दिनु पर्दैन सारा संसार दिनु पर्दैन मलाई अपना हजार दिन